तिम्रो निरमल संसार कमलको फुल झै तिम्रो कमल मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई पूजा फेकारेर हिँड अहङ्कारलाई तिमी कहिले आफ्नो नगनाउनु अत्याचार कसैको छ मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस् अन्धकारमा झ उज्यालो दिप नै बनोस् भमा it's all see